हुँदैन छुटुमा रेडियो अर्पण सधैँ मन मुटुमा मनै मनले गुन्दै थिएँ म सानो तिमीले यही बेला फोन गर्यो रेडियो अर्पण सुन्दै थिएँ म नमस्कार म लोकगायक तथा सङ्कलक कस्तो पन्त तपाईँ अहिले सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थेक्लो पाँच मेगा कार्यक्रम लोक झङ्कार अब हप्तामा छ दिन आइतबार अनि बुधबार राष्ट्रिय कलाकार सङ्घको भलाकुसारी यो गीत त म सानैदेखि नै गाउँथेँ होइन अब यो आठ नौ वर्षको उमेरदेखि नै गाउन लागे हो दुनियाँमा मलाई यङ देख्ने तपाईँ समेत गरेर दुईजना भयो एकजना मेरो श्रीमतीले यङ हुनुहुन्छ तपाईँ भन्थे आज तपाईँले भन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ अब यो तपाईँको हेराइ त्यस्तो हुनसक्छ अब उमेर त धेरै भइसक्यो <laughs> अब आफैलाई त आफैले राम्रो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 सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्च र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ हामी हप्तामा छ दिन आउने गर्दछौँ त्योमध्ये पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर विभिन्न राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारसँग फलाकुसारी गर्दै आइरहेका छौँ आजको श्रृङ्खलामा छौँ आजको श्रृङ्खलामा रहेर माछा पछिल्लो समयमा जुन भर्खर मात्र बजारमा आएका छन् तिनै सुमधुर नयाँ नयाँ लोकदोरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछौँ दस बजीसम्मको यो बिचमा रहनेछौँ र तिनै लोकदोरी आवाज सँगसँगै रमसहरूमा रमाउँछ पनि भित्र तिनै एकैसाथ तपाईँ सँगसँगै रमण रमाउनुको लागि हाजिर भइसकेका छौँ प्रविधि कक्षीबाट मित्र रैजन हो अनि आवाजबाट म तपाईँकै लक्ष्य यात्री सूर्य ढकाल गीत सङ्गीत जहाँका आपसमा वास्तविकता बोलेका हुन्छन् त्यही मध्ये पनि अति उत्कृष्ट आवाजहरू पछिल्लो समयमा बजारमा आइरहेका छन् र त्यो मध्ये पनि एउटा आवाज अति उत्कृष्ट बन्न सफल बनिसकेको छ त्यसो त कुराकानीको क्रम त बाँकी नै छ क्यारे यति बेला आवाज पृष्ठभूमिमा गुन्जिसकेको छ पछिल्लो समयमा बजारमा आएको आवाज हो एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजना हो भने खुलेन्द्र विश्वकर्मा अनि पूर्णकला बेसीको सुन्दर आवाजमा सुझिएको आवाज हो जय जय होस् यो गीत सङ्ग्रहमा समावेश आवाज हो त्यसो त आधुनिक होस् या लोकदोहोरी लोकगीत नै किन नहोस् पछिल्लो समयमा हरेक प्रकारका गीत सङ्गीतमा नाम जोडिएको छ एकनारायण भण्डारीको भण्डारी हिजो आज अलिकति चलेको स्रष्टामाका रूपमा पनि चिनिन्छन् आधुनिक गीत हुनु या लोकदोहोरी गीत सबै गीतमा उनको चर्चा रहेछ उनैको लय तथा शब्द सिर्जनामा र आफ्नै कम्पनी सितारा म्युजिक प्रालीबाट बजारमा आएको आवाज हो जय जय होस् मै चाहिँ रुन नपरोस् यस्तै यस्तै बोल्दैछ आवाजले तपाईँको लागि यति बेला आवाज बिसाउँछु आवाजपछि फेरि आउँछौँ कतै नजानु होला दागे सुखा माए सुखमय ढुङ्गाले सुर्बना जुले पनि तिमीलाई झुम्भानोस् जय जय जय बरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् जय जय होस् तिम्रो जय जय होस् सुन झरोस् मै झै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् होस् सानो तिम्रो जिन्दगी सुखमय होस् पागल झै बनेको यही त होला पिराती भनेको जय जय होस् जय जय नपरोस् सानो तिम्रो जिन्दगी सुखमय जय जय होस् तिम्रो जय जय होस् सुन झरोस् मैझै रोन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् हजुरभित्र जय जय होस् थुपा आँसु नझरोस् झै रुन नपरोस् तिम्रो जिन्दगी सुखमय होस् नारायण भण्डारीको लय तथा शब्द सिर्जना हो कोलेन्द्र विश्वकर्मा अनि पढकला विश्वको सुमधुर आवाजमा सजीवको आवाज हो पछिल्लो समयमा अत्याधिक चर्चा अनि परिचर्चा बटुल्न सफल आवाज बनेको छ त्यसो त आफ्नो मायालुसँग गरिएका कापसका कुराकानी गीत सङ्गीतमा सिर्जित गरिएको थियो मलाई जे जसो भए पनि तिम्रो जिन्दगी सदैव सुखमय बनोस् होइन जियोसो म तिम्रै मायामा पागल बनेको आखिर त्यही त होला पिरती बनेको यस्तै यस्तै बोल्दै थियो भन्दिनँ म मायाले बिगार्यो दुई दिन भरि मायाले सिगार्यो जय जय होस् थोपा आँसु नझरोस् झै रुन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् यो आवाज तपाईँको लागि कार्यक्रममा पहिलो लोकदोरी आवाज सँगसँगै र कार्यक्रमको शुभारम्भ गरिसकेका छौँ कार्यक्रम लोकसङ्कार सँगसँगै तपाईँ हुनुहुन्छ सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा WWW dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र रेजन अनि आवाजबाट म सूर्य सङ्गीत बाले सुनेर साथ दिइरहनु भएको छ दस बजीसम्मको यो बिचमा हामी रहनेछौँ र यो बिचमा रहँदा उनी पछिल्लो समयमा चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेका छन् छौँ जुन पछिल्लो समयमा भर्खर मात्र बजारमा आइरहेका छन् र भर्खर मात्रै प्राप्त भएका आवाजहरू तपाईँको माझमा कार्यक्रम लोकसङ्कारको आजको यो श्रृङ्खलामा बेसाइरहेका छौँ यति बेला अर्को एउटा आवाज सुन्छौँ यो आवाज पनि पछिल्लो समयमा बजारमा आएको आवाज हो रेशम छेत्रीको उत्कृष्ट लय तथा शब्द सिर्जना हो भने रेशम छेत्री अनि कल्पना काफ्लेको आवाजमा सजीवको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 सम्झिरहँदैछु तिमीले दिएको आँसुले गहत हुँदैछु हावा सुन्यौ हावासँगै छोटो व्यापारिक विश्रामतर्फ लाग्यो र विश्राम पछिको भागमा यहाँलाई पुनः स्वागत छ कार्यक्रम लग्जङकारको बाँकी भागमा तपाईँले सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्च र इन्टरनेट अनलाइनमा W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ आजको श्रृङ्खलामा छौँ तिनै नयाँ नयाँ लोकधुरी आवाज सँगसँगै रमाइरहेका छौँ प्रविधि कक्षबाट मित्र ब्रेजन अनि आवाजबाट म सूर्य सङ्गीतवाले सुनेर साथ दिइरहनु भएको छ दस बजीसम्मको यो बिचमा रहनेछौँ र अझै केही लोकधुरी आवाजहरू त छँदैछन् पछिल्लो समयमा अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटुल्न सफल आवाज पनि बनिरहेका छन् र यति बेला यिनी आवाज सुन्ने क्रममा अर्को एउटा आवाज मैले तपाईँ माझ बिर्साउनु पर्ने हवस् पछिल्लो समयमा बजारमा आएको आवाज हो विनोद बाजुराली अनि स्मृति शाहीको सुमधुर स्वरूप भने लय सृजना तथा शब्द सृजना हो किरण बाबु पुनको जुन आवाजलाई आशिष म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज पनि हो पछिल्लो समयमा आशिष म्युजिक प्रालीबाट अति उत्कृष्ट आवाजहरू बजारमा आउने क्रममा पनि छन् त्यसो त हरेक आवाजहरूमा नयाँ नयाँ सन्देशहरू पनि बटुलिएका छन् केही भिन्नताका साथ एल्बमहरू बजारमा आउने क्रममा यस्तै यस्तै एल्बम ल्याउने क्रममा त्यसो त चर्चित सङ्कलक किरण बाबु पुनको उत्कृष्ट लय तथा शब्द सृजना हो विनोद बाजुराली अनि स्मृति शाहीको सुमुदुर स्वरो हो भने मर्दैन माया जुनी जुनीसम्म गीत सङ्ग्रहमा समावेश आवाज हो यति बेला तपाईँको लागि कार्यक्रममा तेस्रो लोकधरी आवाज सँगसँगै बिसाउँछौँ शब्द सृजना किरण बाबु पुनको विनोद बाजुराली अनि स्मृति शाहीको सुन्दर आवाजमा सुजीवको आवाज मर्दैन माया जुनी जुनीसम्म यो आवाज तपाईँको लागि आवाजपछि फेरि कार्यक्रममा आउने नै छौँ तपाईँ भने रेडियो सेट छाडेर कतै नजानुहोला चाहिँ रुँदी मर्दैन माया जुनी जुनी माया लाको सवाल छ कसम खाको सवाल छ कसरी जाने हो मेरी सम्मा बिचारीको बाहेक छ र कुन मलाई पारखे दिन रातै रुँदी मर्दैन माया जुनी जुनी जुनीसम्म माया लाको सवाल छ कसम खाको सवाल छ कसरी जाने हो मेरी उनीसम्म हो सारे जाने हो मेरी उन्हीं सम्मान हजुर मित्र मर्दैन माया जुनी जुनीसम्म माया सवाल छ कसम खाको सवाल छ हे ईश्वर पुऱ्याइदेऊ मलाई ओलीसम्म बेनत बाजुराली अनि स्मृति शाहीको आवाजमा सुजीवको आवाज कार्यक्रम लघुसङ्कारको तेस्रो साङ्गीतिक कुशली सँगसँगै तपाईँ आज बेसाइसकेका छौँ लै शब्द सृजना हो किरण बाबु पुनको र पनि बिस्तारै हामी कार्यक्रमको अन्त्य अन्ततर्फ पनि छौँ कार्यक्रमबाट विदायका हातहरू हल्लाउनु पर्ने बेला आइसकेको छ आजको श्रृङ्खलामा धेरै नयाँ नयाँ लोकधरी आवाजहरू तपाईँको माझमा बेसाइसकेका छौँ कार्यक्रम तपाईँ सुन्नुभएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ र बिस्तारै अब भने हामी छुटिन्छौँ कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा गर्न चाहन्छु जसको लागि स्टुडियोको टेलिफोन नम्बरमा तपाईँले आफ्ना सल्लाह सुझावहरू पनि दिन सक्नुहुनेछ क्यारे कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु यतिका जलसम्म प्रविधि